आफन्तको लागि साथीहरूको लागि अलिकति साथीहरूबाट टाढा हुनुहुन्छ भने आउनुहोला दुईवटाबाट तपाईँको लागि हामीले आज पनि खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस दुईवटाबाट तपाईँको लागि खुल्लै छ र अर्पण समर्पणको यो बसाइ तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू ट्युन गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र आउन चाहनुहुन्छ भने आउँदै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला भने कोही साथी आइसक्नुभयो म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म कोराकबाट मुस्कान कोराकबाट मुस्कान अनि के छ मुस्कानजी हाल खबर छ अनि हाम्रो पनि एकदम ठिक छ कता हुनुहुन्छ मुस्कानजी अहिले त घरतिरै छु घरतिरै हुनुहुन्छ अनि दिन के कसरी राख्नु भएको छ यस्तै हो खाँदै बस्ने एहे खाने बस्ने रमाइलो छ नि है ल ठिक छ आज अर्पण समर्पणमा आउनु भएको छ मुस्कानजीलाई चाहिँ को कसो सम्झिन मन लाग्यो धन्यवाद अनि साथीहरूलाई हजुर अनि घर परिवारलाई अनि मुस्कानलाई भयो चिन्ने नचिन्ने सम्पूर्णलाई हुन्छ कार्यक्रममा आउनुभयो मुस्कानजी खुसी लाग्यो अहिले भने छुट्टी है त ल नमस्कार नमस्ते आहा मुस्कानजी आउनु भएको थियो यति बेला कुराकदेखि र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुला गरिराखेका छौँ र गरिरहनेछौँ करिब करिब तिन बजेसम्म जे होस् तपाईँ फोन लाइनमा आउँदै गर्नु होला यति बेला भने राजको सङ्केत कोही साथी आइसक्नुभयो म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार दिदी कहाँबाट को बोल्दै हुनुहुन्छ चिन्नु भएन चिन्नुहुन्छ होला सायद तर नाम भन्नुहोस् त एकचोटि अनि पक्कै पनि चिन्नुहुन्छ हजुर बुझिन त सुशील प्रजा ए सुशील प्रजा हजुर अनि कहाँबाट सुशीलजी दाखानीबाट ए दाखानीबाट है हजुर अनि सुशीलजी अहिले बिचमा अलिकति हराउनु भयो र होइन हिजो पनि कल गरेको थिएँ हिजो पनि गर्नु भएको थियो ल ठिक छ भनेपछि आवाज अलिकति फरक आएर म झुकिएछु कि क्या है अनि सुशीलजीको हालखबर के छ एकदम ठिकठाक भन्नु पर्यो अनि घाम लागिरहेको छ छ ल ठिक छ के गर्नु गर्मी बढे पनि सहनुपर्छ जाडो बढे पनि सहनुपर्छ ठिकै भए पनि खुसी मान्नुपर्छ है हजुर अनि आज सुशीलजी कार्यक्रममा आउनु भएको छ क कसलाई सम्झिनुहुन्छ विशेष अर्पण अल युनिटको लागि अनि मेरो साथीहरूको लागि अनि मेरो घर परिवारको लागि लोथरमा बस्नुहुने मेरो अङ्कल आन्टी आमा हजुर सबैको लागि र मलाई सुशील भनेर सुन्ने म तिमी सम्पूर्णको लागि हुन्छ सुशील कार्यक्रममा आउनुभयो खुसी लाग्यो माया नमान्नु होला यसरी नै माया गरिराख्नुहोस् है ल नमस्कार आहा सुशीलजी आउनु भएको थियो यति बेला दहा खानेदेखि र अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्जमा र यति बेला भने कोही साथी आइसक्नु पऱ्यो राजले इसारा गरिसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ माडीबाट प्रकृति सुवेदी अनि के छ प्रकृतिजी हाल खबर ठिकै छ एकदम ठिक छ मेरो पनि हाम्रो प्रकृतिजी माडी पुग्नु भएको धेरै समय भइसक्यो कि जस्तो लाग्यो भनेपछि लामै बसाइ छ माडीतिर ल ठिक छ राम्रोसँग बस्नु होला रमाइलो गर्नु होला है त अनि आज अर्पण समर्पणमा आउनु भएको छ कसलाई सम्झिन मन लाग्यो लागि धन्यवाद अनि प्राविधिक राज्य राजाजीको लागि अनि मेरो पर्समरण भएको बाबा मम्मीको लागि हजुर अनि मलाई प्रकृति अनि सिम्नाजुन सम्पूर्णको लागि हुन्छ प्रकृति आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टी आउँदै गर्नुहोस् है ल नमस्कार नमस्ते प्रकृतिजी आउनु भएको थियो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा हामी एउटा सुमधुर आवाज तपाईँको माझमा राख्छौँ विशेष गरी आजको अर्पण समर्पणको श्रृङ्खलामा मैले नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा चर्चामा रहेका गीत सङ्गीतहरू लिएर आएको छु र कार्यक्रमको पहिलो साङ्गीतिक कसैले स्वरूप राख्न चाहन्छु तपाईँको माझमा मेरो साहस हो तिमी निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र अर्पण समर्पणको श्रृङ्खलामा रहेर विशेष गरी हामी तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँकै आफन्त घर परिवार इष्टमित्र साथीभाइसम्म पुर्याउँछु यदि आउन चाहनुहुन्छ आफ्नो आफन्तलाई सम्झिन चाहनुहुन्छ घर परिवारलाई सम्झिन चाहनुहुन्छ कुनै सन्देश दिनु परेको छ आफन्तको लागि भने आउनुहोला त्यसो त अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन आउँछौँ तपाईँलाई थाहा नै छ र करिब करिब तिन बजेसम्म तपाईँको माझमा रहन्छौँ र विशेष गरी नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ छौँ र यति बेला फेरि पनि म एउटा सुमधुर आवाजलाई नै अगाडि जोड्न चाहन्छु त्यस पछाडि तपाईँको फोन पक्कै पनि लिनेछु बैगुनी सनाता जोड्नु मन फटाउनु रहेछ उनले मलाई माया लाको दिन कटाउनु रहेछ बैगुनी सनाता जोड्नु मन फटाउनु रहेछ उनले मलाई माया लाको दिन कटाउनु रहेछ मिठो मिठो खानु सधैँ लाउनु दामी दामी छामे छामे बैगुनी सनाता जोड्नु मन फटाउनु रहेछ उनले मलाई माया लाको दिन कटाउनु रहेछ साँचा कसम तोडाइदिने कसले लायो गुना बच्चा कसम तोडाइदिने कसले लायो गुना मेरो माया पितल भयो पाएपछि सुना जम्मा पार हिरा मोती सुना चाँदी सारा जम्मा पार हिरा मोती सुना चाँदी सारा अँधेरोमै जुनी काट्छु लैजाऊ जुन तारा हो अँधेरोमै जुनी काट्छु लैजाऊ जुन तारा बैगुनी सनाता जोड्नु मन फाटाउनु रहेछ उनले मलाई माया लाको दिन कटाउनु रहेछ उनले मलाई माया लाको दिन कटाउनु रहेछ सँगै हुँदा जीवन कति खुसी थियो एल्बममा समावेश रहेको गीत तपाईँले सुनिसक्नु भएको छ अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ तपाईँकै सम्झना तपाईँकै सन्देशलाई तपाईँकै आफन्तसम्म पुर्याउनका लागि हामी आएका छौँ र आइ नै रहनेछौँ जबसम्म तपाईँले यस्तै गरी हामीलाई माया गरिरहनुहुनेछ कोही साथी हुनुहुन्छ लाइनमा म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ म कोराकबाट कोराकबाट रिजन अनि के छ रिजन हालखबर मेरो पनि एकदम ठिक छ अनि खाजा खानुभयो कि खानु भएको छैन केही समय पछाडि है अहिले चाहिँ कता हुनुहुन्छ अहिले म घरतिरै हो घरतिरै हुनुहुन्छ के गर्नुहुन्छ नि हाम्रो रिजनजीले खास म पढ्छु पढ्दै हुनुहुन्छ ल राम्रोसँग पढ्नु होला है अनि आज अर्पण समर्पणमा आउनु भएको छ एउटा मिठो आवाज हामी तपाईँको माझमा राख्छौँ अब को कसलाई सम्झिनुहुन्छ धन्यवाद टेक्निकलमा आउने दादा दासलाई त्यसपछि उता मेरो धारिङमा हुने घर परिवार र उता साथीहरू र यता हुनुहुन्छ आकाश र मलाई रिजन भनेर सुन्ने नसुन्ने सम्पूर्ण र रेडियो अर्पण एक सय चार सय पाँच मेको सुनिरहनुभएका सम्पूर्णलाई हुन्छ बिजन कार्यक्रममा अनुभव खुसी लाग्यो यसै गरी माया गरिराख्नुहोस् है ल अहिले पनि बिदा भयो नमस्कार रिजनजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलामा हामी फेरि पनि अर्को एउटा सुमधुर नै तपाईँको माझमा राख्न चाहन्छौँ विशेष गरी नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा नेपाली सुगम सङ्गीतको क्षेत्रमा चर्चामा रहेका गीत सङ्गीत आजको कार्यक्रममा अर्पण समर्पणको व्यवसायमा प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि तपाईँको माझमा राख्न चाहन्छु अर्को एउटा निकै नै कर्णप्रिय आवाज छ कति माया गर्छ उसले जसको निम्ति मलाई छोड्यो Música उसले जसको निम्ति मलाई छोड्यो कति माया गर्छ उसले जसको निम्ति मलाई छोड्यो उसको दिलमा डेरा सरी उसको दिलमा डेरा सरी मेरो दिल जलाई छोड्यो कति माया गर्छ कसले जसको निम्ति मलाई छोड्यो कति माया गर्छ उसले जसको निम्ति मलाई छोड्यो ओहो गर गर धजा झरे ग ग प ग रे ग रे za धजा झरे ग ग रे सा प ग सारा भुल्छु भन्दा पनि भुल्छु भन्दा पनि उता तिमी जान्न थाल्यो यता मलाई गलाइ छोड्यो उता तिमी जम्न थाल्यो त मलाई गलाई छोड्यो उसको दिलमा डेरा सरी उसको दिलमा डेरा सरी मेरो दिल जलाई छोड्यो कति माया गर्छ उसले जसको निम्ति मलाई छोड्यो माया गर्छ उसले जसको निम्ति मलाई छोड्यो पुस्तक पसलहरूको दुनियाँमा पुरानो र विश्वासिलो नाम new Parbat Pustak and stationery Pustak and stationery के रे न्यु पर्वत पुस्तक एन्ड स्टेसनरी होइन के छ त्यहाँ ल के छैन भन्न त्यहाँ स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू अफिसका लागि मसलन्द खेलकुदका सामग्रीहरू थोक तथा खुद्रा बिक्री गरिन्छ नि सम्पर्क न्यू पर्वत पुस्तक एन्ड स्टेसनरी रत्नगर एक सौरा चोक चितवन फोन नम्बर शून्य छप्पन्न पाँच साठी तिन सय छ्यासी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास साठी तिन सय छ्यासी के तपाईँ शुभ विवाह व्रतबन्ध गर्दै हुनुहुन्छ या विभिन्न प्रकारका गिफ्ट तथा फेन्सी आइटम पाइने ठाउँ खोजिरहनु भएको छ यदि त्यसो हो भने विश्वासिलो र भरपर्दो तपाईँको आफ्नै पसल हो RK Bhanda plastic and gift house and gift house शुभ विवाह व्रत व्रतबन्धमा आवश्यक पर्ने तामाका भाँडाहरू दैनिक क्रियाकलापमा प्रयोग हुने भाँडा बर्तनहरू विभिन्न प्रकारका गिफ्ट तथा फेन्सी आइटमका साथसाथै प्लास्टिकका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइने एक मात्र ठाउँ RK Bhanda plastic and gift house RK Bhanda plastic and gift house Ratnanagar Bakullahar एक चितवन कर्मचारी पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रामकृष्ण नेउपाने सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे एघार बाइस सैतिस सत्तरी के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङ गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा पर्साको लागि सम्पर्क न्यू मनोकामना छापाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे हार्मोनियमको झ्यालोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ छाला तथा यौन रोगका बिरामीहरूलाई सुवर्ण अवसर रत्नगर अस्पताल प्राली टाढीमा वरिष्ठ छाला यौन तथा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 विवाह होस् वा कुनै कार्य वा सरकारी गैर सरकारी संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्नका लागि विभिन्न साइजमा एक सयदेखि एक हजार भन्दा बढी क्षमताका छवटा युक्त हलहरू कमनदेखि स्विटसम्म राजमार्गसँगै जोडिएको होटेलमा आवास व्यवस्था र सुन्दर गार्डनको मजा त छँदैछ साथमा जङ्गल सफारीको व्यवस्था पनि होटल स्टार ब्याङ्कवेट रत्ननगर एक निपनी चितवन फोन शून्य छपन्न छपन्न शून्य नौ नौ दुई website W W W dot hotel star banquet dot com मुख्य कार्यालय काठमाडौँ पुरानो स्वयं पार्टी प्यालेस फोन शून्य एक चार छ सात दुई दुई आठ सात होइन छोराको विवाह गर्नु थियो बाजा क्याटरिङ र टेन्ट सामग्री कहाँ खोज्ने होला हामीले पनि कार्यक्रम गर्ने भनेको स्टेजको व्यवस्था कहाँबाट गर्ने होला होइन तिमीहरू किन चिन्ता गर्छौ म्युजिकल ट्रेन एन्ड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 दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म र यति बेला भने राजको सङ्केत पाइसकेका छु कोही साथी हुनुहुन्छ लाइनमा नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट शान्ति है हजुर के छ शान्तिजी हालखबर एकदम ठिक छ एकदम ठिक छ खाजा खानुभयो कि खानु भएको छैन मेरो खाजा भएको छैन दिदी हजुरको भयो मेरो त आज भइसक्यो शान्तिजी भन्दा म अलिकति अगाडि भएछु है आज अनि अहिले कता हुनुहुन्छ ए घरमै हुनुहुन्छ आज त अलि घाम पनि लागिराखेको छ अलिकति गर्मी पनि बढिरहेको छ है ल ठिक छ राम्रोसँग बस्नु होला आफ्नो आफ्नो परिवारको ख्याल गर्नुहोस् है थ्याङ्क यू अनि शान्तिजी आज को को छ सम्झिन मन लाग्यो कार्यक्रम मार्फत अर्पण होल युनिटलाई अनि तपाईँलाई अनि टेक्निसियन दादालाई अनि मेरो घर परिवारलाई अनि मेरो बहिनी पार्वतीलाई अनि लोथरमा हुनुभएको मम्मीलाई दाई भाउजू अनि अनि काँक्रामा बस्नुहुने सम्पूर्ण काँक्रावासीहरूलाई हुन्छ शान्तिजी यसरी नै सधैँ माया गरिराख्नु होला है त ल नमस्कार शान्तिजी आउनु भएको थियो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलाको हामी अन्तमा पनि आइसकेछौँ अझै पनि तपाईँसँग कुराकानी गर्ने रहर त थियो तर के गर्नु कार्यक्रमबाट छुटिनुपर्छ अन्तमा छौँ यतिन्जेलसम्म तपाईँले अर्पण समर्पणको यो श्रृङ्खला दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट मेचीदेखि महाकालीसम्म जहाँ कहीँ रहेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज विशेष गरी जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो तपाईँ सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन्छु र अझ